हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्चमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइली राज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो दुई बजेको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 राजको अर्पण समर्पणको यो श्रृङ्खलासँग अनुप सञ्चार पसलले सहकारी गरेको छ तपाईँलाई गरगहना सम्बन्धी कारोबार गर्नु परेको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुपर्छ अनुप सञ्चारी पसललाई जहाँबाट तपाईँले ग्रहदशा राशिअनुसारका रत्नहरू आकर्षक डिजाइनका गर गरगहनाहरू शपथ मूल्यमा पाउनुहुनेछ त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नाप्तोल पनि गरिन्छ अनुप सञ्चारी पसलमा एकपटक अवश्य जानुहोला जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय उनासय रहेको छ र यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो नमस्ते दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अब सुरु भयो सबै साथीहरूले यस्तै भन्नुहुन्छ मलाई फेरि कहाँबाट को भन्नुहोस् त ज्यामिरेबाट राधा अनि हाम्रो राधाजीको खबर चाहिँ के छ मेरो पनि एकदम ठिक छ अनि खाजा भयो कि भएको छैन राधाजी खाजा खाइसक्नुभयो कि खानु भएको छैन नि मैले तपाईँको आवाज राम्रोसँग सुनिराखेको छु त के भयो फेरि हिजो आज तर यो भनेको चाहिँ सुन्नु भएको रहेछ फेरि है अनि राधाजी आज को कसलाई सम्झिनुहुन्छ ल सम्झिनुहोस् को कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत सर्वप्रथम हजुरलाई धन्यवाद भएको दादाको लागि अनि मेरो घर परिवारको लागि अनि अर्पण होल युनिटलाई अनि निलम अधिकारी अनि पवजङ भण्डारी अनि अनि राणा मगर अनि सरोज लामा अनि मलाई चिनेन चिने सम्पूर्ण ल हुन्छ अहिले भने छुटिन्छ है नमस्कार राधाजी हुनुहुन्थ्यो यति बेला ज्यामिरेबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार ओहो कोही साथी हुनुहुन्थ्यो हजुर नमस्कार हेलो गुड आफ्टरनुन नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म अहिले हाल शक्ति खोरबाट निलम अधिकारी शक्ति खोरबाट निलम अधिकारी निलमजी एकदमै सुन्नै सुनिएको छैन एकदमै ट्राभलिङ समस्या आइरहेको छ होइन अब त्यसमा चाहिँ अब के भन्नु भने अलिकति दुखी छु होइन तपाईँभन्दा म धेरै दुखी छु के गर्नु है कहिले काहीँ यस्तो समस्या हुन्छ कि के भन्ने हामीले गर्दा गर्दै पनि भइरहेको छैन के भयो है गर्दा गर्दै पनि हुँदैन अब तपाईँको समस्या होइन होइन अनि निलमजी खाजा खानुभयो खाजा खाएको छैन कार्यक्रम सकिए पछाडि हुन्छ होला है तपाईँको भयो कि भएको छैन हजुर तपाईँको खाजा भयो हजुर म त खाँदैछु कि अनि खाँदा खाँदै हजुरलाई यस्तो कल गरेको ओहो ल ठिकै छ फुर्सदमा पनि बोलाउनु पर्यो खाजा खाना भनेर ए ल ठिकै छ आउँला नि त कार्यक्रम सकिए पछाडि है <laughs> हुन्छ हुन्छ अनि निलमजी हजुर अब आवाज पनि राम्रोसँग सुनेको छैन भन्नुभएको छ लामो कुरा गरौँ भने बुझ्दै हुनुहुन्छ ल ठिक छ अनि के कसलाई सम्झिनुहुन्छ आज हजुर कसलाई सम्झिनुहुन्छ आज हजुर सर्वप्रथम हजुरलाई धन्यवाद हाम्रो राजदाईलाई हजुर हाम्रो राजालाई चाँडै यो त्यो फोनको डिस्टर्ब चाहिँ के होला यसो पत्ता लगाएर ठ्याक्क बनाइहाल्नु होला भन्न चाहन्छु होइन फेरि पनि आउँदाखेरि यस्तो नसुन्तालिँदा मजा लाग्छ नि त अनि सुन्नु न हजुर मेरो साथीहरू हुनुहुन्छ म नाम भन्छु अलिकति लामै हुन्छ होला त्यसमा नगरिदिनु होला एकदम मेरो मेरो तामाङ एकदमै धेरै धेरै सम्झना छ होइन उहाँलाई अनि निशा तामाङ निशा तामाङ उहाँ चाहिँ चितवनतिर हुनुहुन्छ चितवनको निशा तामाङ अनि कल्पना तामाङ अनि सुन्नु न हजुर राधा कुँवरले भर्खर मात्र कल गरे जस्तो मैले आवाज सुनिरहेको थिएँ उहाँलाई धेरै धेरै एकदमै धेरै सम्झेको छु मैले पनि होइन निलम अधिकारीले एकदम धेरै सम्झेको छ भनेर भन्न चाहन्छु लक्ष्मी गुरुङ अनि शारदा खनाल उमा बानिया गोमा राई मगर ज्योति मगर सानु गुरुङ अनि नम्रता चौधरी सङ्गीता केसी पार्वती लामा अङ्किता नेउपाने अञ्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा सुवेदी अनि रोशनी तामाङ अनि रोशी सलिना पवनजङ भण्डारी भरत भुजेल घमण्ड राणा मगर दीपक आचार्य घरमा बस्ने सुगम तामाङ दिपेन्द्र खड्का राजेन्द्र खड्का जनक शाह पूर्ण थाम पृथ्वी डुङ्गाकोटी माधव सुवेदी शिवचरण चौधरी बुद्धि बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार धन अनि विकास कार्की सुन्नु न सुनिराखेको छु बकुलरमा बकुलर टाढीमा अवस्थित झापाली फलफुल सेन्टरका चन्द्र उपलब्धिलाई एकदमै धेरै धेरै सम्झना छ भन्न चाहन्छु अनि ताजा खालको फलफुल चाहिएमा चाहिँ अब हाम्रो झापाली सेन्टरलाई सम्झिनु होला सबै श्रोताहरूलाई भन्न चाहन्छु निलमजी हजुर अबदेखि चाहिँ मैले नियम नियम बनाउँछु धेरैलाई सम्झिन पाइँदैन भनेर हजुर हुन्छ कि हुँदैन हजुर भन्नु न धेरैलाई सम्झिन पाइँदैन भनेर अवश्य मैले नियम नै बनाइदिन्छु है <laughs> ल ठिकै छ आउनु भयो खुसी लाग्यो रमाइलो पनि भयो आउँदै गर्नु होला है त हजुर हुन्छ ल नमस्कार निलमजी हुनुहुन्थ्यो यति बेला शक्तिखोरबाट आउनु भएको थियो निकै नै लामो लिस्ट पढिराख्नु भएको थियो साथीहरूलाई सम्झिने भनेर त्यसो त तपाईँकै सम्झना साट्नको लागि हामी आउने गर्छौँ हरेक दिन तर अलिक छोटो मिठो सम्झना राख्नुभयो भने अझ खुसी लाग्थ्यो गीत पनि लागिरहेछ केही छैन तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्ला नै छ यति बेला तपाईँको लागि भर्खरै बजारमा आएको एउटा निकै नै कर्णप्रिय आवाज राख्न चाहन्छु तिमीलाई माया गर्छु भन्थ्यो तिम्रो दिल हो मेरो मन्दिर त्यतै बसै सर्छु भन्थ्यो तर आज दो माटोमै छोड्यौ तिमीले हो तर आज दो माटोमै छोड्यौ तिमीले त्यति मिठो हाम्रो नाता तोड्यौ तिमीले त्यति मिठो हाम्रो नाता तोड्यौ तिमीले तिमीलाई माया गर्छु भन्थ्यो गर्नु माया गरेकै थिए जे जे भन्यो मानेकै थिए गर्नु माया गरेकै थिए गर्नु माया गरेकै थिए जे जे भन्यो मानेकै थिए दुनियाँलाई बिर्सिएर तिमीलाई आफ्नो ठानेकै थिए तर परैसँग नाता जोड्यौ तिमीले हो तर परैसँग नाता जोड्यौ तिमीले त्यति मिठो हाम्रो नाता तोड्यौ तिमीले त्यति मिठो हाम्रो नाता तोड्यौ तिमीले तिमीलाई माया गर्छु भन्थ्यौ निरन्तर गुन्जिरह्यो अर्पणमा सुनहरू अब मात्र वाइएसी साउन्ड सर्भिसमा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 best sound system for high quality program. ए कता हिँडिस हातमा कलम र कावि पनि बोक्या छस् कहाँ हुनु नि कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ कम्प्युटर सफ्टवेयर अकाउन्टिङ प्याकेज वेब पेज डिजाइनिङ एन्ड प्रोग्रामिङ सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौराहा चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी डब्लु डब्लु डब्लु डट गुरुकुल युनिभर्सल डट कम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 छलक छलके छै झैलाको पानी नि मेरो जवानी कुन गीत माथि चढ्दैछ कुन गीत तल झर्दैछ अनि कुन गीत नन मोभरको रूपमा रहेको छ किन किन किन किन किन नम्बर टेनदेखि नम्बर वानसम्म नयाँ नेपाली चलचित्रका कर्णप्रिय गीत सङ्गीत यो कार्यक्रम कलिउड काउँ जाऊ कलिउड गाउँ जाऊ मजा साताको बुधबार अपराह चार बजेको समाचार पछि मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा यतातिर छोडी छोडी नजानु है उता यतातिर छोडी छोडी नजानु है उता भर्खरको फेसनको पाइन्छ लुगा जुत्ता मनका मना मनका मना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 इन्डियामा पढ्न जान चाहने विद्यार्थीको लागि सुवर्ण अवसर टच स्काई इन्टरनेसनल एजुकेसनले इन्डियामा पढ्न जाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै इन्डियाका विभिन्न स्थान जस्तै बेङ्गलोर चण्डीगढ न्यू दिल्लीमा विभिन्न कोर्स नर्सिङ सिभिल इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ बिबिए पेट्रोल टेक्नोलोजी जस्ता कोर्सहरू पढ्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि टच स्काई इन्टरनेसनल एजुकेसन रत्नगर दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी घर बनाउन लागेको ओरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई तपाईँ हाम्रै पर्साको नयाँ रोडमा रहेको जनज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल खैरोहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी ओहो यस्तो राम्रो घर अनि घरमा सुहाउँदो स्विचहरू वाल लाइट झुमर लाइट कहाँबाट ल्याउनु भयो काठमाडौँबाटै होला नि है कहाँ काठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आरआर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर इलेक्ट्रिक सोराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस मनोरञ्जनका लागि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 आकर्षक डिजाइनका सुनसादीका गरगहनाहरू चाहिएको छ विशेष गरी त तिज पनि नजिकै आउँदैछ तपाईँलाई सुनजातीका गरगहनाहरूको आवश्यकता पक्कै पनि पर्छ यो समयमा यदि त्यस्तो छ आकर्षक डिजाइनका सुनजातीका गरगहनाहरूको खोजीमा तपाईँ हुनुहुन्छ विश्वासिलो ठाउँ भेट्नु भएको छैन भने तपाईँले सम्झिनुहोला अनुप सुनजादी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ त्यहाँबाट तपाईँले ग्रह दशा अनुसारका रत्नहरू त्यस्तै गरी आकर्षक डिजाइनका सुनजातीका गरगहनाहरू साथै कम्प्युटर प्रणालीद्वारा नाप्तोल पनि गरिन्छ यो जानकारी पनि म तपाईँलाई गराउँछु फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय उनासय मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी रहेको छ प्रोभाइडर हुनुहुन्छ अनुप लामी तपाईँले उहाँसँग प्रत्यक्ष रूपमा फोन गरेर पनि बुझ्न सक्नुहुनेछ अनुप सुनसादी पसलको बारेमा र यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार कोही साथी हुनुहुन्थ्यो गइसक्नु भएको छ फोन लाइनमा अलिकति समस्या देखिरहेछ तपाईँसँग राम्रोसँग कुराकानी गर्न त सकिराखेका छैनौ नै तैपनि प्रयास पनि हामीले छोडेका छैनौँ प्रयास पनि जारी राखेका छौँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट सुषमा अनि सुषमाजी के गर्नुहुन्छ तपाईँ बसी बसाई अनि बसिरहेको बेलामा रेडियो अर्पण चाहिँ कतिको सुन्न मन लाग्छ नि सुन्छु धेरै तर फोन चाहिँ कहिले काहीँ गर्छु है हजुर लाग्दै लाग्दैन नलागे कि हो त हजुर ढाँट्नु भयो कि होइन लाग्दै लाग्दैन जति गर्दा आज त लाग्यो त फेरि है हजुर ल अब फेरि फेरि पनि लाग्छ फोन गर्नुहोला प्रयास चाहिँ है अनि आज अर्पण समर्पण मार्फत सम्झिरहेका कागजलाई सर्वप्रथम त हजुरलाई धन्यवाद अनि कन्ट्रोल रुमको दादालाई अनि मेरो साथीहरू पूजा अनमोल गौरी देवी रुचा अनि विवेक अनि मलाई चिन्ने सम्पूर्णलाई ल हुन्छ फेरि फेरि पनि आउँदै गर्नु होला है हुन्छ नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याइराखेका छौँ साथमा मिठा मिठा साङ्गीतिक आवाजहरू पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ विशेष गरी सुगम सङ्गीतका गीत सङ्गीतहरू आजको अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला तपाईँको लागि राख्न चाहन्छु फेरि पनि अर्को एउटा निकै नै कर्णप्रिय आवाज प्रमोद खरेलको स्वरमा जिन्दगीभर सुख मात्रै जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र हर छेले दिन रात दुवै हर मन छेले हार नै जित दुवै छ पर्दो रहेछ भोग्नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र कुनै सपना पुरा हुन्छ कुनै सपना हुन्न कुनै सपना पुरा हुन्छ कुनै सपना हुन्न मनको इच्छा मन नै मर्दा कसको मन पुरुन्न कसको मन पोरुन्न जिन्दगी भर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगी भर माया पाउने मान्छे छ र जिन्दगी भर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगी भर माया पाउने मान्छे कुन छ हर मान्छेले दिन र रात दुवै हर मान्छेले हार र जित दुवै भोग्नै पर्दो रहेछ भोग्नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै चाहन्छ र जति सुकै सुन्दर होस् फुल एक दिन ओली झर्छ जति सुकै सुन्दर होस् फुल एक दिन ओली झर्छ आफूसँग जे छ त्यहीमा मन बुझाउनु पर्छ मन बुझाउनु पर्छ जिन्दगी भर खुसी मात्रै कहाँ हुन्छ र जिन्दगी जिन्दगीभर खुसी मात्रै कहाँ हुन्छ र निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ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 हेलो हेलो सुनिराख्नु भएको छ नि हामीलाई त है अनि के छ यहाँको नयाँ नौलो हालखबर नयाँ नौलो हालखबर के छ नयाँ नौलो त्यस्तै ठिकै छ होइन पानी हल्का परिरहेको छ भने पछाडि काम त सबै सकियो नि है हजुर काम त सबै सकियो नि ल ठिक छ अनि आज अर्पण समर्पण मार्फत सम्झिने कसलाई हजुर सर्वप्रथम हजुरलाई धन्यवाद अनि कन्दुमको दादालाई हजुर अनि आफ्नो बस्नु मेरो बहिनीहरू मिठो लामालाई हजुर अनि रोजी लामा अनि रेसिना लामा अनि मेरो दाजु गौरी शङ्कर बन हजुर अनि मेरो भाइ विकास गुङ र अर्पण होल युनिटलाई र अन्त्यमा जो जसले यो अर्पण रेडियो अर्पण ट्युन गरेर सुन्नु भएको छ हजुर उहाँहरू सबैको लागि र मलाई राधे श्याम गन भनेर चिन्ने नचिन्ने सबैको लागि सुनाउन चाहन्छु कार्यक्रममा आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है नमस्कार नमस्कार राधे श्याम हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पनि मिलिसकेको छ अनुप सुन्जादी पसलले आजको कार्यक्रमसँग सहकारी गरेको हो मैले तपाईँलाई जानकारी गरेर राखेको छु सुन्जादीको गरिकन तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुपर्छ अनुप सुन्जादी पसललाई र यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कठारबाट कठारबाट यहाँको शुभ नाम गेस गर्ने मैले गेस गरे पनि फेरि तपाईँले सुन्दै सुन्नुहुन्न त्यही भएर आज गेस गर्दैन है पूर्णिमा अनि पूर्णिमाजी खाजा भयो मेरो पनि भएको छैन सँगसँगै खाउला कार्यक्रम सकिए पछाडि है कार्यक्रम सकिए पछाडि सँगै खाउला नि भनेको अनि आज कसलाई सम्झिनुहुन्छ कसलाई सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत हजुरलाई धन्यवाद राज्यको लागि सम्पूर्ण साथीहरूको लागि र मलाई किन नचिन्न सम्पूर्णको लागि हुन्छ पूर्णिमा अहिले भने हुन्छ है सम्पूर्णको लागि ल नमस्कार पूर्णिमाजी हुनुहुन्थ्यो निकै नै जोड लगाएर बोल्नु परिरहेको छ तैपनि के गर्नु साथीहरूले सुनेको छैन मात्र भन्नुहुन्छ अलिकति दुःख पनि लागिरहेको छ यो फोन लाइनले पनि अलिक बढी नै तनाव दिइरहेको यस्तो पनि लागिरहेछ कोही साथी हुनुहुन्छ अन्तिम सहभागी साथी हुनुहुन्छ कि जस्तो लागिरहेछ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार हजुर नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म ज्ञानु बोल्दैछु ज्ञानु कहाँबाट ज्ञानुजी तनहुबाट अनि के गर्नुहुन्छ हाम्रो ज्ञानजीले बसी बसाइ नै हो बसी बसाइ नै हो है हजुर ल ठिक छ खाजा भयो कि भएको छैन भएको छैन मेरो पनि भएको छैन कार्यक्रम सकिएपछि सानो हाल्छ कहिले काहीँ के गर्ने यो प्रविधिले साथ दिँदैन के अनि ज्ञानजी हजुर आज अर्पण समर्पण मार्फत यहाँले सम्झिने कसलाई सर्वप्रथम त तपाईँलाई धन्यवाद अनि साथी दाजुलाई अनि मेरो सम्पूर्ण साथीहरूलाई अनि गोस्ने रेडियो अर्बन सुनेर साथ दिइरहनु भएको छ उहाँ सम्पूर्णको लागि समर्पण गर्न चाहन्छु हुन्छ अहिले भने बिदा हुन्छ है हस्त नमस्कार नमस्कार पूर्णिमाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी अन्तमा छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ एउटा आवाज तपाईँको लागि छोड्दै बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु राजा फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु रैतिन जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार मेरो जिन्दगी डुबायो 连的来。 पानी जे गरे नि हुने मैले गरे बेमानी तिमीले रोए आँसु मैले रोए पानी तिमले जे गरे नि हुने मैले गरे बेमानी कस्तो हो यो माया पनि झस्काइरहन्छ छाया पनि सकुनी भयायो तिमी तिमीले रमिलो बनायौ मेरो मायाको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 ग्रुप ए का लागि पहिलो प्रश्न चितवनको भरपर्दो विश्वासलो ट्राभल्स कुन हो सही जवाफ अब दोस्रो प्रश्न हवाई टिकट रेल टिकट अन्तर्राष्ट्रिय कुरियर मनी चेन्ज सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ सही जवाफ हो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ साथै रिकन्फर्म क्यान्सलिङको सुविधा सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स सौराह चोक हिमालयन ब्याङ्कको भवन फोन नम्बर शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी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 स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तक खुद्रा तथा थोक खरिदलाई सौरा चोकमै झरो न्यु पर्वत पुस्तक पसला हे रत्नगर क्षेत्र प्रयासला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 सम्पर्क चिवा सेन्टर भरपुर चितवन अपोजिट अफ सिएमसी फोन शून्य छपन्न पाँच अठाइस छ सय अठार अन्ठानब्बे चार बाहन्न पचहत्तर शून्य पैतालिस टाढीका लागि सम्पर्क रत्नगर दुई टाढी बजार सेकेन्ड फ्लोर अफ ओम साइराम हस्पिटल फोन शून्य छपन्न पाँच एकसठी छ सय सैतिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा पर्साको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ अहिले अपरान्नको तिन बज्यो अहिले अपरान्नको तिन बज्यो

राष्ट्रपति यादव राष्ट्रपति यादव दलका नेताहरूसँगको छुट्टा छुट्टै छलफलमा निर्वाचन सम्बन्धी मतभेद चाँडो अन्त्य गर्न दलहरूलाई सुझाव मंगिर चारमा निर्वाचन नभए राजा र नेकपा माओवादी बीच एकता हुने राप्रपा नेपालका अध्यक्ष थापाको भनाई कम्युनिष्टका संस्थापक नेता नरबहादुर कर्माचार्यको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि कर्माचार्यको सपना पूरा गर्ने कम्युनिष्ट नेताहरूको प्रतिबद्धता स्थानान्तरणमा बेवास्ता गरेको भन्दै किमताङका पहिरो पीड़ितहरूले गरे पीड़ित पहिरोहरूले गरेको अनिश्चितकालीन बन्दका कारण नुवाकोटको जनजीवन प्रभावित गैर कानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दसजना नेपाली मेक्सिकोमा पक्राउ मेक्सिको मिचोकन राज्यमा प्रहरी र सशस्त्र विद्रोही संगठन बीच भएको झडपमा दुई प्रहरी सहित बाह्र जनाको मृत्यु बाइस जनाको मृत्यु इण्डोनेसियाको जाभा द्वीपमा जुङ्गा पल्टिँदा एकजनाको मृत्यु अन्य दस बेपत्ता र राजधानीमा जारी अन्डर सिक्सटिन साफ च्याम्पियनशीप फुटबलको सेमी फाइनल प्रवेशका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भारत विरूद्धको एक दिवसीय क्रिकेटमा जिम्बावेको मध्यम प्रदर्शन study in Japan. Study in Japan. Admission open for January July 2014. Pay money after visa. No visa, no charge. part-time job guarantee. Our future free counseling and processing for study in Japan. Latest symbols with audio, visual with practical based language class. 100% success in July intake. Test preparation class NET JLPT. Japanese language and culture class for student visa, depend visa, working visa, school, college, university on your choice. Education gap, no problem. जापान जानको लागि काउन्सिलिङ र प्रोसेसिङको भरपर्दो माध्यम कन्ट्याक्ट नारिता एजुकेसन कन्सल्टेन्सी सौराहा चोक टिभिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यात्तर एक सय छ्यासी मनोरञ्जनका लागि राजनीतिमा खट नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा दुर्गा र धीरजको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपाल बाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर आज बिहान निधन भएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको केही बेर अघि अन्त्येष्टि गरिएको छ कर्माचार्यको राष्ट्रिय सम्मानका साथ पशुपति स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको हो सरकारले आजै नेता कर्मचारीलाई राष्ट्रिय सम्मान दिने घोषणा गरे अनुसार सम्मानका साथ अन्त्येष्टि गरिएको हो यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि कर्मचारीको पार्थिव शरीरलाई पहिला एकीकृत माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो भने त्यसपछि खुला मंचमा राखिएको थियो अन्तिम श्रद्धाञ्जलीका लागि अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष अखिलराज रेग्मी सुरक्षा निकायका प्रमुखहरू नेपाली कांग्रेसका सभापति सुशील कोइराला लगायत विभिन्न राजनैतिक दलका नेताहरू खुला मंच पुग्नु भएको थियो यसअघि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले पनि बिहानै पेरिस डाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो क्यान्सर रोगबाट पीड़ित कर्मचारीको काठमाडौँको मोडेल अस्पतालमा उपचारका क्रममा बिहान साढे पाँच बजे निधन भएको थियो उनानब्बे वर्षीय कर्मचारी नेपाली कम्युनिष्ट पार्टीका चारजना संस्थापक मध्ये एक हुनुहुन्थ्यो विक्रमसम्म दुई हजार चार सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कर्मचारी निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेता कर्मचारी पछिल्लो समय एकीकृत माओवादी निकट हुनुहुन्थ्यो विक्रम सम्मत उन्नाइस सय अस्सी भाइटिकाको दिनमा ललितपुरमा जन्मनुभएका कर्मचारी अविवाहित हुनुहुन्थ्यो यसै सन्दर्भमा केन्द्रित रहेर सहकर्मी सिन्धु सरकारले तयार पारेको एक सामग्री जन्डिसले थलिएपछि सत्र दिन अघिदेखि काठमाडौँको मोडल अस्पतालमा उपचार गराइरहेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताको अन्त्य भएको छ आफ्नो जीवनको उत्तरार्धमा पनि राष्ट्रिय राजनीतिप्रति चिन्तित कर्माचार्य आफूले चाहे जस्तो कम्युनिष्ट एकता अझै पनि नेपाली राजनीतिमा खड्किरहेको महसुस गर्दथे राम्रो गर्न खोजेको राम्रो काम गर्नु सकेका छैन पार्टीलाई एक एकजुट गरिकन जम्मैलाई एक साथमा लगिकन चुनाव गरिकन चुनाव हो संविधान सभाको चुनावमा बहुमत भएपछि अनि मात्रै समस्या समाधान हुन्छ सबै मिलेर एकजुट भएर अगाडि बढ्नुपर्छ अहिले दर्जनभन्दा बढ़ी टुक्रामा विभक्त तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका विचारोपक मध्ये कर्माचार्यको पार्थिव शरीरलाई श्रद्धांजलि दिँदै गर्दा उनको कम्युनिष्ट एकताको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै थिए नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल आधारमा एकता गर्नुपर्छ आचरणको आधार सही संस्कारको आधार सही संस्कृतिको आधारमा एकताबद्ध भएर राष्ट्र र जनतालाई सर्वोपरि राखेर अहिलेका नाम मात्रका कम्युनिष्टहरूले जे जस्तो प्रतिबद्धता जनाए पनि उनीहरूले कम्युनिष्ट एकताको सपना पूरा गर्न सक्नेमा कर्मचारीलाई त्यति विश्वास थिएन तैपनि पछिल्लो समय उहाँले निकटता देखाएको एकीकृत नेकपा माओवादीको ओठे भक्तिले पनि यो कुराको पुष्टि गर्दछ एकीकृत माओवादी नेता अग्नि सापकोटा पार्टीका संघर्षको निधनले हाम्रो पार्टी कम्ती मर्माहत भएको छ देशभरिमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका संरक्षकहरूप्रति हाम्रो पार्टी अध्यक्ष श्रद्धाञ्जली अर्पण गर्दछ उनको सिद्धान्त र विचारको अवलम्बन र अनुसरण नभए पनि मृत्यु पर्यन्त उनका योगदान र विचारहरू नेताहरूको चर्चा र गुणगान गाउने पुरानो संस्कार नेताहरूले आज पनि देखाएका छन् अनेक पुच्छर गाँसेर पार्टीको नाम जुराउनु पर्ने वाम एकै ठाम हुन सके र कम्युनिष्ट नामधारी गैर कम्युनिष्टहरूले आफूलाई सिद्धान्त निष्ठ बनाउन सके मात्र प्रति सच्चा श्रद्धाञ्जली हुनेछ नेपालवाणी नेटवर्कका लागि सिन्धु ढकाल काठमाडौँ राष्ट्रपति डाक्टर रामवरण यादवले नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छुट्टा छुट्टी भेटवार्ता गर्नुभएको छ शीतल निवासमा आज भएको भेटमा राजनीतिक घटनाक्रम र निर्वाचनको वातावरण निर्माणका विषयमा छलफल भएको नेताहरूले बताएका छन् भेटमा राष्ट्रपतिले बाँकी रहेका निर्वाचन सम्बन्धी मतभेद अन्त्य गरिदिएर असन्तुष्ट दलहरूलाई पनि सहमतिमा ल्याउनका लागि वातावरण बनाउन आग्रह गर्नुभएको छ उहाँले चुनाव मैत्री वातावरण निर्माणका लागि समेत पहल गर्न आग्रह गर्नुभएको हो हो भेटपछि संचारकर्मीसँग कुरा गर्दै एमाले वरिष्ठ नेता नेपालले राष्ट्रपति यादवले आजदेखि आफूले गर्न लागेको भारत भ्रमणबारे जिज्ञासा राख्नु भएको जानकारी दिनुभयो भेटमा आफ्नो भारत भ्रमण र असामयिक समसामयिक राजनैतिक परिस्थितिबारे छलफल भएको नेता नेपालले जानकारी दिनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको टोली आज भारत भ्रमणमा जाने भएको छ भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निमन्त्रणामा जान लागेको टोलीमा नेता नेपाल सहित महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई पनि रहनु भएको छ यसअघि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालाई छलफलका लागि बोलाइसकेको भारतले अहिले एमालेका नेताहरूलाई बोलाएको हो नेता नेपाल नेतृत्वको टोलीले भारतमा रहँदा प्रधानमन्त्री सिंह सहित सत्तारूढ़ र विपक्षी दलका नेताहरूसँग भेटवार्ता गरे गर्ने एमाले जनाएको छ त्यसै गरी भारतमा रहँदा संसारकै सबैभन्दा पुरानो बिहारको नालबन्द विश्वविद्यालय अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ आज अपरान्ह सभा चार बजे त्यसतर्फ जाने टोली आगामी आइतबार स्वदेश फर्कनेछ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी मंगिर चार गतेका लागि तय भएको संविधान सभाको निर्वाचन अवरूद्ध भए राजावादी र माओवादी बीच सहकारी हुने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेकपा माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरूद्ध हुने भन्दै यस्तो अवस्थामा राष्ट्रियताको रक्षाका लागि राजा र माओवादी बीच सहकारी हुने दावी गर्नुभएको हो उहाँले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य सचिव नेत्र विक्रम चन्द्र र दीप गुरूङसँग आफ्नो भेटवार्ता भएको भन्दै मुलुकको राष्ट्रियता धरापमा परेको र त्यसको रक्षाका लागि राष्ट्रवादी शक्तिहरू बीचको एकता आवश्यक भएको विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो देखि गरेको अनिश्चितकालीन बन्दका कारण नुवाकोट सहित छिमेकी रसुवा जिल्लाको समेत जनजीवन प्रभावित भएको हो बन्दका कारण यातायात बजार पसल शैक्षिक संस्था लगायतका सार्वजनिक सेवाहरू ठप्प रहेको नुवाकोटबाट सहकर्मी जगदीश खनालले जनाएका छन् राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला सुन्दर सुन्दरता मेरो पहिचान सुन्दरता मात्र होइन सुन्दरता बनाउने मेरो चाहना जुन चाहना पूरा गर्नको लागि म रोज्दछु आइडिसी इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सिक्दैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्ट्रेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क आइटी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 अन्तर्राष्ट्रिय खबरमा अब विदेशका खबर मेक्सिको मिच मिचोकन राज्यमा प्रहरी र सशस्त्र विद्रोही संगठन बीच भएको झडपमा दुई प्रहरी सहित बाइस जनाको मृत्यु भएको छ झडपका क्रममा विद्रोहीहरूले सड़क अवरूद्ध गरेका थिए मेक्सिको दक्षिणी राज्यमा शक्तिशाली विद्रोहीले केही सुरक्षाकर्मीलाई समेत आफ्नो नियन्त्रणमा लिएका छन् गत मे महिनामा राष्ट्रपति पेना नेइटोले सेना र पुलिसलाई सामान्य निरीक्षणका लागि मिचोकनमा पठाएको बीबीसीले जनाएको छ सशस्त्र विद्रोहीहरू लघु औषधका कारोबारी भएको प्रहरीले जनाएको छ इण्डोनेसियाको जाबा द्वीपमा अस्ट्रेलियाको एउटा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ दुर्घटनामा अन्य दश मानिसहरू हराइरहेका छन् हराइरहेकाहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् डुंगा पल्टिए लगतै एक सय जनाको भने उद्धार गरिएको छ अस्ट्रेलियाको समुद्री सुरक्षा प्राधिकरणका अनुसार उक्त डुंगामा एक सय सत्तरी जना मानिसहरू सवार रहेका थिए राष्ट्रिय खबरमा अब खेलकुदका खबर राजधानीमा जारी अन्डर सिक्सटिन साफ च्याम्पियनशीप फुटबलको सेमी फाइनल प्रवेशका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ प्रतियोगिताको पहिलो खेलमा विजयी भएको नेपाल दोस्रो खेलमा बराबरीमै रोकिएको थियो आजको खेलमा कम्तीमा बराबरी मात्र गर्न सके पनि नेपाल सेमी फाइनलमा पुग्नेछ तर पराजित भएमा भने प्रतियोगिताबाट नै पाकिस्तान गत संस्करणको उपाधि विजेता हो भने नेपाल त्यति बेला तेस्रो भएको थियो त्यसैले पनि आजको खेल नेपालका लागि निकै कठिन हुने अनुमान गरियो गरिएको छ नेपाल र पाकिस्तान बीचको खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा अपरान्न चार बजेपछि शुरू हुनेछ त्यस्तै आर्मी मैदान लगन खेलमा अपरान्न चार बजे नै भूटान र अफगानिस्तान बीच पनि प्रतिस्पर्धा हुनेछ र भारत र जिम्बावे बीचको पहिलो एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट शुरू भएको छ जिम्बावेको हरार स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीले भारत विरूद्ध मध्यम प्रदर्शन गरिरहेको छ जिम्बावेले यो समाचार तयार पार्दासम्म चौतिस ओभरमा तीन विकेट गुमाएर एक रन बनाएको छ यसै प्रतियोगिताबाट भारतका चार नयाँ खेलाड़ीले डेब्यू गरेका छन् भने नियमित कप्तान महेन्द्र सिंह धोनी सहभागी छैनन् प्रतियोगितामा भारतको कप्तानी विराट कोहलीले सम्हालेका छन् भने घरेलु टोली जिम्बावे वेन्डन टेलरको नेतृत्वमा मैदान उत्रिएको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक राष्ट्रपति यादवद्वारा कांग्रेस सभापति कोइराला र एमाले वरिष्ठ नेता नेपालसँग छुट्टा छुट्टै भेट निर्वाचन सम्बन्धी मतभेद चाँडै अन्त्य गर्न दलहरूलाई राष्ट्रपतिको सुझाव मंगिर चारमा निर्वाचन नभई राजा र नेकपा माओवादी बीच एकता हुन सक्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाई कम्युनिष्टका संस्थापक संस्थापक नेता नरबहादुर कर्मचारीको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि कर्मचारीको सपना पूरा गर्ने कम्युनिष्ट नेताहरूको प्रतिबद्धता पहिरो पीड़ितहरूले गरेको अनिश्चितकालीन जिल्ला बन्दका कारण नुवाकोटको जनजीवन प्रभावित गैर कानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दसजना नेपाली मेक्सिकोमा पक्राउ मेक्सिको मिचोकन राज्यमा प्रहरी र सशस्त्र विद्रोही संगठन बीच भएको झडपमा दुई प्रहरी सहित बाइस जनाको मृत्यु इण्डोनेसियाको जावा द्वीपमा ढुङ्गा पल्टिँदा एकजनाको ज्यान गयो अन्य दसजना बेपत्ता राजधानीमा जारी अन्डर सिक्सटिन साफ च्याम्पियनशीप फुटबलको सेमी फाइनल प्रवेशका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भारत विरूद्धको एक दिवसीय क्रिकेटमा जिम्बावेको मध्यम प्रदर्शन नेपाल नेपालवाणी नेटवर्कको दिउँसो तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै दुर्गा र धीरज विदा भयो नमस्कार मनोरञ्जनका लागि